वडा नम्बर चारमा पचासी वर्षभन्दा माथिका वृद्धहरूलाई दसैँ खर्च बापतको रकम हस्तान्तरण गरिएको छ गलकुत नगरपालिका वडा नम्बर चारको वडा कार्यालयले आज घर घरमै पुगे पचासी वर्षभन्दा माथिका जना वृद्धहरूलाई तीन हजारको दरले दसैँ खर्च बापतको रकम हस्तान्तरण गरिएको हो दसैँ खर्च बापतको रकम गलकुत नगरपालिका वडा नम्बर चारका वडा अध्यक्ष बलबहादुर खत्री वडा सचिव हेमबहादुर अधिकारी वडा सदस्य लगायतको रहबरमा हस्तान्तरण गरिएको थियो नियमित विद्युत आपूर्ति हुन्थ्यो भने यति बेला पाण्डव खानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो तर गलकुट नगरपालिका वडा नम्बर दस पाण्डव खानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो सात महिनादेखि बन्द रहेको छ केन्द्रीय विद्युतको पहुँच नपुगेको पाण्डव खानीमा स्थानीय लघुजला विद्युतको उत्पादन बिस्तारै घट्दै गएपछि गत वर्षको माघदेखि यता उद्योग सञ्चालन गर्न नसकिएको हो पाण्डव खानीको सामुदायिक तथा निजी वनमा पाइने अर्घेली र बरुवा जातको रुखबाट उत्पादन हुने लोकता प्रशस्त पाइने भएपछि स्थानीय चुडाबहादुर राणा चार वर्षदेखि नेपाली हाते कागज उद्योग सञ्चालनमा सक्रिय हुँदै आउनुभएको थियो लघु जलविद्युतबाट सञ्चालन गरिँदै आएको हाते कागज नियमित विद्युत आपूर्तिमा समस्या आएपछि बन्द भएको हो सात महिनादेखि हाते कागज उद्योग पूर्ण रूपमा ठप्प बनेको छ उद्योग सञ्चालक चुडाबहादुर राणाले भन्नुभयो केन्द्रीय विद्युत नभएसम्म उद्योग चल्न नसक्ने भयो उद्योगमा केन्द्रीय विद्युत ल्याउने फल भइरहे पनि केही महिना लाग्ने भयो लोकताको अभाव नभएका कारण निर्माण भने जति उत्पादन गर्न सकेको उद्योगमा पाँचजनाले नियमित रोजगारी पाउँदै आएका थिए यहाँ उत्पादन हुँदै आएका नेपाली हाते कागज बागलुङ पोखरा र काठमाडौँ बिक्री हुँदै आएको थियो लघु विद्युतले नधानेपछि जेनेरेटर समेत किनेर ल्याए तर केही सिप लागेन उहाँले भन्नुभयो सुरुमा सिक्दा सिक्दै घाटा भयो अहिले विद्युत नहुँदा लगानी डुब्ने डुब्ने अवस्थामा आएको छ हात कागज उद्योगमा झन्डै पचास लाखभन्दा बढी लगानी गरिसकेको राणाले बताउनुभयो पछिल्लो समय निरन्तर उद्योग चल्दा राम्रै आमदानी हुन थालेको भए पनि विद्युत उत्पादनमा कमी आउँदा उद्योग बन्द भएको हो उद्योगमा स्थानीय माउखोला लघु विद्युत आयोजनाबाट उत्पादन भएको विद्युत प्रयोग गरिँदै आएको थियो उद्योगलाई नियमित आठ किलोवाट विद्युत आवश्यक भए पनि लघुजुल विद्युतले जम्मा बाह्र किलोवाट मात्रै विद्युत उत्पादन गरेपछि स्थानीयलाई मात्रै विद्युत बाल्न पुगेको छ पुरा क्षमताको विद्युत आपूर्तिमा समस्या भएपछि विद्युतीय उपकरणमा समेत क्षति पुग्ने गरेको छ हात्ती कागजको निकै सम्भावना रहेको खानीमा उद्योगलाई पुनः सुचारूका लागि केन्द्रीय विद्युतको आवश्यकता देखिएको छ उत्पादन भएको नेपाली कागजलाई चौडाइ तिस र लम्बाइ चालिस इन्चको कागजलाई गुणस्तरका आधारमा रु आठदेखि चालिस रुपियाँ पर्ने गरेको छ माघ अघि उत्पादन भएको हात्ती कागज बन्दा सम्बन्धीको बीचमा बिक्री गर्नुभएका राणाले कागजबाटै वार्षिक रु तिस लाखको आर्थिक कारोबार गर्दै आउनु आएको बताउनुहुन्छ उद्योगमा अहिले दुई सय पन्ध्र थान कागज सुकाउने फ्रेम रहेका छन् केन्द्रीय विद्युत गाउँ आउनमा आउनसाथ फ्रेम थपेर पाँच सय पुर्याउने उहाँको लक्ष्य छ अहिले पाण्डव खानेमा केन्द्रीय विद्युत विद्युतीकरणका लागि पोल गाड्ने र तार टाँग्ने काम भइरहेको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ केन्द्रीय वितरणका लागि केही महिना लाग्ने नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोसालीले जानकारी दिनुभयो पाण्डव खानीमा अहिले विद्युतीकरणको काम भइरहेको छ सामग्री आपूर्ति नहुँदा केही समय लाग्ने भएको छ वितरण केन्द्र प्रमुख गोसलीले भन्नुभयो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 उन्तिस सत्ताइस अठाइस पच्चिस पच्चिस एक्काइस र छब्बिस वर्षीय जना पुरुष र एक चौध दस चौवालिस र एकतिस वर्षीय चारजना महिलाले कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देश निर्देशनालयका प्रमुख डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिनुभयो बागलुङ नगरपालिकाका संक्रमितहरू मध्ये नेपाली सेनाका बाइसजना र एकजना सेनाको बच्चा चौध जना नेपाल प्रहरी उच्च अदालत बाघ पोखरा बागलुङ इजलासका तीनजना एकजना बागलुङ नगरपालिकाका जनप्रतिनिधि र पाँचजना भारतदेखि क्वारेन्टाइनमा बसेका र अन्य संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा हुन् भने कार्यकोलाका दुईजना र तमानखोलाका तीनजना भारतदेखि आए क्वारेन्टाइनमा बसेका रहे बसेको रहेको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाले जानकारी दिनुभयो उहाँले बागलुङ नगरपालिकामा भारतदेखि आएका पाँचजना मध्ये तीनजना होम क्वारेन्टाइनमा र दुईजना नगरपालिकाको क्वारेन्टाइनमा बसेको बताउनु भयो नेपाली सेना प्रहरी न्याय सेवाका कर्मचारी जनप्रतिनिधि संक्रमितको कन्ट्राक्ट ट्रेसिङमा परेपछि विचार परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो संक्रमितहरूले आइसोलेसन कक्षमा लगिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ बागलुङमा एकैपटक यति धेरै कोरोना संक्रमण पुष्टि भएको र समुदाय स्तरमै संक्रमण देखिएकोले भयावह अवस्था सुरु भएको नगर स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो उहाँले बिना काम बजारमा हेरदोल नगर्न र अत्यावश्यक अवस्थामा सुरक्षाका मापदण्ड पूरा गरेर मात्र हेरदल गर्न अनुरोध गर्नु भएको छ नेपालीको महान पर्व दसैँ तिहार नजिकिएसँगै च्याङ्रा खसी र बोकाको जो गर्न थालिएको छ दसैँ तिहारमा मासुको लागि प्रयोग गरिने च्याङ्राको कम आयात र मूल्यमा वृद्धि भएका कारण नागरिकको ध्यान खसी बोकामा जान थालेको छ बागलुङको एक गाउँमा दसैँ र तिहारका लागि बिक्रीका लागि एक हजार खसी बोका तयार गरिएका छन् नजिकिँदै गरेको दसैँ तिहारलाई लक्षित गरी काठीकोला गाउँपालिका वार्ड नम्बर चार तमराङ तङ ग्रामका महिलाहरूले एक हजार खसी बोका बिक्रीका लागि तयार गरेका हुन् दुई सहकारीमा आबद्ध महिलाले खसी तथा बोका बिक्रीबाट वार्षिक र वार्षिक रु दुई करोड भित्राउँदै आएका छन् जसमध्ये दसैँ तिहारमा मात्रै करिब रु एक करोडका खसी बोकाको कारोबार गर्दै आएका छन् तङग्राममा सञ्चालित सप्तरङ्गी सामाजिक उद्योग उद्यमी महिला सहकारी संस्था वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिलाले सहकारी मार्फत विगत छ वर्षदेखि बाख्रा पालन व्यवसाय गर्दै आएका छन् दसैँ तिहारका लागि सप्तरङ्गी सहकारीले तिन सय पन्चानब्बे र वसन्त सहकारीले छ सय खसी बोका गरी जम्मा नौ सय पन्चानब्बे खसी बोका बिक्रीका लागि तयार भएको जनाएका छन् दसैँ तिहार सँगै अहिले बागलुङ बजारमा धमाधम खसी बोका बिक्रीका लागि पठाउन थालिएको वसन्त सहकारी संस्थाका प्रबन्धक हेमा विकलले जानकारी बताइदिनुभयो वर्षभरिमा हाम्रो खसी बोकाको बढी व्यापार दसैँ तिहारमा हुन्छ विकलले भन्नुभयो गाउँमा उत्पादन भएका खसी बोका सहकारी मार्फत बजारीकरण गरिन्छ कुल खसी बोकाको कारोबार मध्ये आधा कारोबार दसैँ तिहार लक्षित हुने गरेको छ दुई सहकारीमा आबद्ध महिला सेयर सदस्यले उत्पादन गरेका खसी बोका सहकारी मार्फत बागलुङ बजारमा बिक्री गरिँदै आएको सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक मनकुमारी पुनले जानकारी दिनुभयो दुवै सहकारीले आफ्ना सदस्यहरूको खसी बोका प्रति केजी रु चार सय पचासमा सङ्कलन गर्ने र चार सय पचपन्नमा बिक्री गर्ने गरेका छन् प्रति किलो जम्मा रु पाँच सय बढी लिएर सदस्यहरूका उत्पादन सङ्कलन गरी बजारमा लगेर बिक्री वितरणको व्यवस्था गरिएका कारण उत्पादन गर्ने महिलालाई सहज भएको छ सहकारीका सेयर सदस्य मध्ये एक वर्षमा पाँचदेखि तिससम्म बोका उत्पादन गर्दै आएका सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक पुनले बताउनुभयो उपभोक्ताले स्वस्थकर मासु उपलब्ध गराउनु मासु बजारको दायित्व हो स्वस्थ र सफ मासु किना किसानदेखि उपभोक्तासम्म पुर्याउनका लागि मासु बजारमा आबद्ध व्यवसायहरूको भूमिका रहन्छ मुनाफा कमाउनकै लागि सञ्चालन गरिएका पसलहरू भए पनि उनीहरूले पूरा गर्नुपर्ने दायित्व पनि छन् व्यावसायिक कारोबार गर्ने तर आफ्नो दायित्वका विषयमा बनेका विधिबारे बेखबर रहेका बागलुङका मासु पसलहरूले पछिल्लो समय आफूमा सुधारको प्रयास थालेका छन् बेला बेलामा सरकारवालाले गर्ने अनुगमन र दिने सुझावका आधारमा उनीहरूले आफ्नो व्यवसाय सुधार ल्याएका हुन् बध स्थलमा मात्रै पशु बध गर्ने सभा धुवानीमा ढुवानीका साधनहरूको प्रयोग गर्ने पुलमा झिँगा भन्किन नदिने सडे गलेको मासु तत्काल व्यवस्थापन गर्ने र मासुको कारोबार गर्दा व्यवसायले लगाउने कपतादेखि प्रयोगमा आउने साधनसम्मको सरसफाइमा सुधार पाइएको हो बागलुङ बजारमा घरेलु तथा साना उद्योग कार्यालय घाते प्रवृत्ति तथा गोर्नेन्टन डिभिजन जिल्ला प्रशासन र बागलुङ नगरपालिकाले बेला बेला अनुगमन गर्ने गरेका छन् घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा बुधबार पनि एक्काइस मासु पसलको अनुगमन गरिएको छ अनुगमन उपचारका क्रममा धेरै मासु पसलमा सुधार आएको भए पनि केही मासु पसलमा भने एप्रोन प्रयोग नगरी मासुको काम गरेको मासु जालीले नछोपेको मूल्य सूची अध्यावधिक नगरेको पाइएको घरेलु तथा सानो उद्योग कार्यालय बागलुङका प्रमुख गुमा रिजालले बताउनुभयो एक्काइसवटा मासु पसलमा एक्काइसवटा पसल अनुगमन गरिएकोमा तिनवटा पसल दर्ता बिना सञ्चालन भएको भएकोमा सात दिनभित्र दर्ता गरी सञ्चालन गर्ने निर्देशन दिएको रिजालले जानकारी दिनुभयो विगतका अनुगमनका क्रममा अस्वस्थ पटकर मासु खुलियाम बिक्री गरेको पाइयो पनि यसपटक भने धेरै कुरामा सुधार आएको पाइएको खाद्य प्रविधि तथा गो नियन्त्रण कार्यालय बागलुङका प्रमुख केदार पौडेलले बताउनुभयो यसअघि मङ्गलबार गरिएको खाद्यान्न पसल अनुगमनका क्रममा लेबल नभएका सामानहरू बिक्री वितरण मूल्य सूची नभएका र तथा अपडेट नभएको म्याद नागेका नापतोल प्रमाणीकरण नभएका खाद्य तथा खाद्यान्न वस्तुहरू भेटिएको भए पनि बजारको मासु पसलको अवस्था सुधार हुँदै भएको जिल्ला प्रशासन कार्यालय बागलुङका नायब सुब्बा कुमार प्रसाद उपाध्यायले बताउनुभयो अरू बेला चुपचाप रहने सरकारवाला चाडपर्वका चाडपर्वका बेला निकै जोर मोडाउँछन् वर्षको एक दुई पटक भए पनि बजारमा निस्किने सरकारवालाका कारण व्यवसायीलाई जिम्मेवार बनाएको एक उपभोक्ताले बताउनुभयो एनएबिबित खबरसँगै साँझ सात बजेको गलकुत खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुन एकपटक गलकोट नगरपालिका वार्ड नम्बर दुई र चारमा वृद्धहरूलाई दसैँ खर्च बापतको रकम हस्तान्तरण विद्युत आपूर्ति नहुँदा